हावाको रफ्तारसँगै बहनेहरू पनि देखियो हावाको रफ्तारसँगै बहनेहरू पनि देखियो चुपचाप जिन्दगीलाई सहनेहरू पनि देखियो हावाको रफ्तारसँगै बहनेहरू पनि देखियो चुपचाप जिन्दगीलाई सहनेहरू पनि देखियो पिरतीमा अनावश्यक हल्ला फिजाएर पिरतीमा अनावश्यक हल्ला फिजाएर सधैँ अरूको बदनाम गर्दै रहनेहरू पनि देखियो सधैँ अरूको बदनाम गर्दै रहनेहरू पनि देखियो चुपचाप जिन्दगीलाई सहनेहरू पनि देखियो सधैँ अरूको बदनाम गर्दै रहनेहरू पनि देखियो तिम्रो कुरा हुँदै थियो त्यहाँ मेरै नाम थियो तिम्रै नाममा मेरो बदनाम थियो नयन अधिकारीको शब्द अर्जुन पोखरेलको सङ्गीतमा नयन एल्बमबाट दुर्गा खरेलको स्वरमा गुन्जिरहेको सुमधुर साङ्गीतिक आवाजसँगै नमस्कार अनि रात्रिकालीन अभिवादन कार्यक्रम मुक्तक मधुरिमामा दर्पण पारिका आत्मीय मित्र राज अनि मछु तपाईँकै हर्ष अनि विस्मातको मित्र रामु आचार्य सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज अनि कार्यक्रम मुक्तक मधुरिमाको हरेक नवीनतम बसाइहरूका साथमा प्रत्येक दिन साँझ पाउने नौ बजेको बिबिसी नेपाली सेवाको समाचारपछि करिब करिब राति दस बजेसम्म रहनका लागि हामी उपस्थित हुने गर्दछौँ र यस कार्यक्रमलाई तपाईँ यति बेला विश्वको जुन कुनै कुनामा रहेर पनि W W W dot radio Arpan dot com dot NP मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ साथमा कार्यक्रमलाई डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ कार्यक्रमलाई डाउनलोडको व्यवस्था मिलाइदिने रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरजका मित्र रिजन केसी अनि लक्ष्मण सापकोटालाई धन्यवाद छ त्यस्तै चिसापानी छ रामेसापका रामशरण श्रेष्ठ भक्तिपुर सात सर्लाहीका मोहन बिहानी गाउँ सहर दुई दनाई गाउँ लमजुङका आशिष दनाई डुमरवाना बारा हाल युएमा रहनुहुने विकास नेउपानी सम्पूर्णलाई धन्यवाद र कार्यक्रमलाई विशेष सहयोग गर्नुहुने सरोज चौलागाई ईश्वरपुर तिन बैलबा सर्लाहीका मित्रलाई पनि धन्यवाद यहाँनिर मित्र आज पनि तपाईँका मुक्तकहरू उसै गरी प्राप्त भएका छन् तपाईँका साथहरू प्राप्त भएका छन् तिनै मुक्तकहरूसँगै रहनका लागि आजको बसाइँलाई लिएर हामी उपस्थित भइसकेका छौँ यो रात्रिकालीन प्रहरमा कार्यक्रममा मुक्तक नै अगाडि बढाउन चाहन्छु यति बेला सूर्य चेम्जुङको मुक्तकबाट कार्यक्रमलाई सुरुवात गर्दैछु उन्नाइसौँ शताब्दीको कालमा बाँच्दैछौ उन्नाइसौँ शताब्दीको कालमा बाँच्दैछौ रूढिवादी संस्कारको जालमा बाँच्दैछौ वर्षौँ भयो दास प्रथा उन्मूलन भएको वर्षौँ भयो दास प्रथा उन्मूलन भएको हामी अझै बन्दुकको नालमा बाँच्दैछौँ हामी अझै बन्दुकको नालमा बाँच्दैछौँ रूढिवादी संस्कारको जालमा बाँच्दैछौँ उन्नाइसौँ शताब्दीको कालमा बाँच्दैछौँ एक्काइसौँ शताब्दी चले पनि उन्नाइसौँ शताब्दी पछाडि धकिलिएका छौँ हामी हामी विविध पिउमा फँसेर बाँचिरहेका छौँ सबै अरू देशहरू विकासको चरमचोलीमा पुग्दाखेरि हामी उही पुरानो संस्कारमा हुर्किरहेका छौँ यस्तै भाव थियो धन्यवाद सूर्य छेमजोङलाई यो साथको लागि अरुण चामलिङ अम्मान पातले पानी भोजपुरबाट लेख्नुहुन्छ हाल युएमा हुनुहुन्छ भेट्न आउँथिन् सधैँ उनी चाहनामा पटक पटक भेट्न आउँथिन् सधैँ उनी चाहनामा पटक पटक अचेल भने कुरा टार्छिन् बहानामा पटक पटक तिमीलाई दोष दिन्न भाग्य मेरो यस्तै रहेछ तिमीलाई दोष दिन्न भाग्य मेरो यस्तै रहेछ सम्झनामा रुन्छु एक्लै भावनामा पटक पटक सम्झनामा रुन्छु एक्लै भावनामा पटक पटक भेट्न आउँथिन् सधैँ उनी चाहनामा पटक पटक अचेल भने कुरा टार्छिन् बाहनामा पटक पटक पुरानो दिनलाई सम्झँदै ती अतीतमा उनी समीपैमा आइरहने तर अहिलेको समयमा भने आफूबाट तर्किएको भावना यो मुक्तक मार्फत जोड्दै हुनुहुन्थ्यो धन्यवाद छ अरुण चामलिङलाई यो साथको लागि कमान सिंह मुक्सु भोजपुरका मित्र हुनुहुन्छ हाल दक्षिण कोरियामा हुनुहुन्छ सम्झिन्छु आफ्नै देश अनि गाउँको माटोलाई सम्झिन्छु आफ्नै देश अनि गाउँको माटोलाई गोठालो गर्दा भिड पहाड अनि गाउँको बाटोलाई पुरानै शैलीमै भए पनि हुर्काए बढाए मेरी आमाले पुरानै शैलीमा भए पनि हुर्काए बढाए मेरी आमाले सम्झिरहेछु आमा ढिकी अनि त्यो गाउँको जातोलाई सम्झिरहेछु आमा ढिकी अनि त्यो गाउँको जातोलाई सम्झिन्छु आफ्नो देश अनि गाउँको माटोलाई गोठालो गर्दा भिड पहाड अनि गाउँको बाटोलाई बाध्यताले परदेशमा रहनु पर्दाखेरि आफू जन्मिएको हुर्किएको आफ्नो प्यारो गाउँको सम्झनामा कोरिएका शब्दावलीहरू सहितको यस मुक्तकका लागि धन्यवाद कमान सिंह मुक्सुलाई श्री कृष्ण श्रेष्ठ बिजुवार स प्युठान हाल सौ फर्सा टिकर रूपन्देहीबाट लेख्नुहुन्छ आत्मग्लानीको त्यहाँ ठुलो दोकान हुनेछ आत्मग्लानीको त्यहाँ ठुलो दोकान हुनेछ जब आफूलाई नै आफू बिग्रिएको भान हुनेछ के प्रगति हुन्थ्यो र कुलतमा फसेर के प्रगति हुन्थ्यो र कुलतमा फसेर बरु दुर्गतितिर झर्ने सानो सोपान हुनेछ बरु दुर्गतितिर झर्ने सानो सोपान हुनेछ जब आफूलाई नै आफू बिग्रिएको भान हुनेछ आत्मग्लानीको त्यहाँ ठुलो दोकान हुनेछ निकै सुन्दर मुक्तक जिन्दगी दुर्गतिको भर्याङबाट ओह्रालो लागेका कुराहरू यस मुक्तकमा हुँदै थियो धन्यवाद छ श्री कृष्ण श्रेष्ठलाई यो साथको लागि तिलक निष्कर्ष रत्ननगर सातबाट लेख्नुहुन्छ हेरेँ पटक पटक आगो उस्तै थियो हेरेँ पटक पटक आगो उस्तै थियो कालान्तरमा हेरेँ खरानी भइदियो त्यो आगो खरानी कथा जिन्दगीको त्यो आगो खरानी कथा जिन्दगीको उपहारमा दियौ तिखो मुटु छेड्ने सियो उपहारमा दियौ तिखो मुटु छेड्ने सियो हेरे पटक पटक आगो उस्तै थियो कालान्तरमा हेरे खरानी भइदियो धन्यवाद सुन्दर मुक्तकको लागि तिलक निष्कर्षलाई मानिस पुनको मुक्त यति बेला हो हुन्छ दिनमा सूर्य हुन्छ रातमा तारा हुन्छ हो हुन्छ दिनमा सूर्य हुन्छ रातमा तारा हुन्छ दुःखमा कोही हुन्न सुखमा दुनिया सारा हुन्छ संसार पनि मलाई बडो अचम्मको लाग्छ यार संसार पनि मलाई बडो अचम्मको लाग्छ यार एक्काइसौँ युगमा पनि पुरानै पारा हुन्छ एक्काइसौँ युगमा पनि पुरानो पारा हुन्छ दुःखमा कोही हुन्न सुखमा दुनियाँ सारा हुन्छ हो हुन्छ दिनमा सूर्य हुन्छ रातमा तारा हुन्छ धन्यवाद मानिस पुललाई यो सुन्दर मुक्तकको लागि श्रीकान्त कहिराज कृष्ण मन्दिर चोकबाट लेख्नुहुन्छ झन्डा अनि एक मुठी माटो उठाउँदै झन्डा अनि एक मुठी माटो उठाउँदै सिधै थियो साहस जुटाउँदै झन्डा अनि एक मुठी माटो उठाउँदै परदेशिँदै थियो साहस जुटाउँदै बाध्यता अभाव अनि साहुको दबावको बाध्यता अभाव अनि साहुको दबावको अघि बढ्यो आँसुको मूल फुटाउँदै अघि बढ्यो आँसुको मूल फुटाउँदै परदेशिँदै थियो साहस जुटाउँदै झन्डा अनि एकमुठी माटो उठाउँदै धेरैजना मित्रहरू बाध्यताले परदेशिनु परेको छ र त्यो परदेशिनु परेका कारणहरू यस मुक्तकले उठाइरहेको थियो धन्यवाद श्रीकान्त कहिराजलाई मुक्ति चन्द्र भरतपुरबाट लेख्नुहुन्छ वचनले रेट्यौ मुटु तरवार चाहिएन वचनले रेट्यौ मुटु तरबार चाहिएन पुग्यो तिमीसँगको घरबार चाहिएन बरु मन खुसी हुन्छ मायाको झुपडीमा बरु मन खुसी हुन्छ मायाको झुपडीमा आडम्बरको ठुलो तिम्रो दरबार चाहिएन आडम्बरको ठुलो तिम्रो दरबार चाहिएन पुग्यो तिमीसँगको घरबार चाहिएन वचनले रेट्यौ मुटु दरबार चाहिएन वचनैले जोड्यौ नाता वचनै वचनैले जोड्यो नाता वचनैले तोड्यो जुन माया वचनैले आउने जाने बाटै बन्द गर्यो आफूलाई जुन सम्झी मलाई ठान्यो धुलो किन हेर्थ्यौ धरतीमा कसै छ ठुलो आफूलाई जुन सम्झी मलाई ठान्यो धुलो किन हेर्थ्यौ धरतीमा कसै छ ठुलो जुन माया वचनैले त्यति चोखो साथ त्यसै छोड्यो जुन माया वचनैले आउने जाने बाटै बन्द गर्यो जुन माया जुन माया जुन माया जुन माया जुन माया जुन माया जुन माया जुन माया जुन माया बाटै बन्द गर्यो जुन माया वचनैले जोड्यो नाता त के कुरा भो घोचो आज फुलले दुई किनार भयो माया सानो एउटै भुलले हो काँडाको त के कुरा भो घोचो आज फुलले दुई किनार भयो माया सानो एउटै भुलले जुन माया माया माया गर्ने मुटु पनि वचनैले फोर्यो जुन माया वचनैले आउने जाने बाटै बन्द गर्यो जुन माया जुन माया जुन माया जुन माया जुन माया वचनैले जोड्यौ नाता वचनैले तोड्यौ जुन माया वचनैले आउने जाने बाटै बन्द गर्यौ जुन माया जुन माया जुन माया राजेश पायल राईको सुमधुर स्वरमा गुन्जिरहेको यसै साङ्गीतिक आवाजसँगै तपाईँलाई फेरि पनि स्वागत छ मित्र सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच हर्ज अनि यो कार्यक्रम मुक्तक मधुरिमा मुक्तक मधुरिमाको यस रात्रिकालीन प्रहरमा तपाईँले नै पठाउनुभएका तपाईँका मुक्तकहरूसँगैको बसाइ मैले अगाडि बढाइरहेको छु ढिला नगरिकन तपाईँका मुक्तकलाई नै अगाडि बढाउन चाहन्छु जिएम दिपु देवेन्द्र लेख्नुहुन्छ खोला गाउँ पाँच सर्केना रुकुम हाल दिपायल डोटीबाट हुन्छ मलाई के के हुन्छ तिमी हाँसेपछि हुन्छ मलाई के के हुन्छ तिमी हाँसेपछि हुने हुन्छ नहुने हुन्छ तिमी हाँसेपछि हुन्छ मलाई के के हुन्छ तिमी हाँसेपछि हुने हुन्छ नहुने हुन्छ तिमी हाँसेपछि दुई चार दिनलाई बिन्ती अब नहाँसिदेऊ सानो दुई चार दिनलाई बिन्ती अब नहाँसिदेऊ सानो मेरो जीवन पाखे हुन्छ तिमी हाँसेपछि मेरो जीवन पाखे हुन्छ तिमी हाँसेपछि हुन्छ मलाई के के हुन्छ तिमी हाँसेपछि हुने हुन्छ नहुने हुन्छ तिमी हाँसेपछि कोही मान्छे हाँस्दाखेरि जिन्दगीमा जे पनि हुनसक्छ यस्तै कुरा थियो जिएम दिपु देवेन्द्रलाई धन्यवाद यो साथको लागि बाबु सुशान्त वियोग पुरन्धर आठ पश्चिम दाङबाट लेख्नुहुन्छ म माया गर्छु भन्दै कसैले बोलाए जस्तो लाग्छ म माया गर्छु भन्दै कसैले बोलाए जस्तो लाग्छ अनि त्यही बोली सुनेर नै टोलाए जस्तो लाग्छ खै के भाषा के हिजो आज साथी मलाई खै के भाषा के हिजो आज साथी मलाई त्यही निष्ठुरीलाई सम्झी सम्झी लोलाए जस्तो लाग्छ त्यही निष्ठुरीलाई सम्झी सम्झी लोलाए जस्तो लाग्छ अनि त्यही बोली सुनेर नै टोलाए जस्तो लाग्छ म माया गर्छु भन्दै कसैले बोलाए जस्तो लाग्छ धन्यवाद बाबु सुशान्त वियोगलाई यो साथको लागि सन्दीप सौगात टाढीबाट लेख्नुहुन्छ अघि बढ्यौ तिमी टिकट हुनाले अघि बढ्यौ तिमी टिकट हुनाले ठुला मान्छेसँग निकट हुनाले यति सजिलै कहाँ छुन्छु चन्द्र यति सजिलै कहाँ छुन्छु चन्द्र मेरो गाउँ बस्ती विकट हुनाले मेरो गाउँ बस्ती विकट हुनाले ठुला मान्छेसँग निकट हुनाले अघि बढ्यौ तिमी टिकट हुनाले निकै सुन्दर मुक्तक धन्यवाद सन्दीप सौगातलाई यो साथको लागि सहयात्री सुरेन्द्र भण्डारी कैलालीबाट लेख्नुहुन्छ हिरा फल्नेछ अनि सुन फल्नेछ हिरा फल्नेछ अनि सुन फल्नेछ हेर्दै जाऊ बगरमा पनि सुन फल्नेछ हिरा फल्नेछ अनि सुन फल्नेछ हेर्दै जाऊ बगरमा पनि सुन फल्नेछ एउटा हुकुम यस्तो चलाएछन् भगवान्ले यस एउटा हुकुम यस्तो चलाएछन् भगवान्ले मात्र गरिबलाई भनी सुन फल्नेछ मात्र गरिबलाई भनी सुन फल्नेछ हिरा फल्नेछ अनि सुन फल्नेछ हेर्दै जाऊ बगरमा पनि सुन फल्नेछ निकै सुन्दर मुक्तक धन्यवाद सहयात्री सुरेन्द्र भण्डारीलाई विष्णु गौतम बागलुङबाट लेख्नुहुन्छ हाम्रो पिरतीले सबैको टाउको खान सक्छ हाम्रो पिरतीले सबैको टाउको खान सक्छ शत्रुले यताको कुरा फेरि उता लान सक्छ पिरतीमा बल्ल पावर प्ले चल्दैछ सानो पिरतीमा बल्ल पावर प्ले चल्दैछ सानो बलिङ राम्ररी गर्नु विकेट जान सक्छ बलिङ राम्ररी गर्नु विकेट जान सक्छ शत्रुले यताको कुरा फेरि उता लान सक्छ हाम्रो पिरतीले सबैको टाउको खान सक्छ निकै सुन्दर मुक्तक यहाँनिर विष्णु गौतमको पिरतीको पावर प्ले चलिरहँदाखेरि यदि राम्रोसँग बलिङ गर्ने हो भने विकेट झार्न सक्छ मायाको यस्तै कुरा थियो धन्यवाद विष्णु गौतमलाई यो साथको लागि एसपी घायल माडी चितवनबाट लेख्नुहुन्छ फसेर फेरि किन प्यारमा तिमी फसेर फेरि किन प्यारमा तिमी फाल्दैछौ समय बेकारमा तिमी अब पुरै ध्यान पढाइमा लगाऊ अब पुरै ध्यान पढाइमा लगाऊ हुनेछौ सफल संसारमा तिमी हुनेछौ सफल संसारमा तिमी फाल्दैछौ समय बेकारमा तिमी निकै सुन्दर मुक्तक यति बेला एसपी घायलको अगाडि सार्यौं इसारा प्रधान लीलाचोक नारायणगढबाट लेख्नुहुन्छ पल पल रोइरहने बानी बनेको छ पल पल रोइरहने बानी बनेको छ यी आँखा आँसुको खानी बनेको छ तिमीलाई सम्झिएर जति तडपे पनि तिमीलाई सम्झिएर जति तडपे पनि मेरो आँसु तिमीलाई पानी बनेको छ मेरो आँसु तिमीलाई पानी बनेको छ यी आँखा आँसुको खानी बनेको छ पल पल रोइरहने बानी बनेको छ जब जिन्दगीमा आफूले सोचेका कुराहरू यथार्थतामा परिणत हुँदैन तब जिन्दगी आफू आफैलाई उदास लाग्न सक्छ र मन जल्न सक्छ चैतमासको बेला रहेको छ खडेरीले बन्डडेको सबैले देख्छन् मित्र तर यो मन डढेको कसैले पनि देख्दैन देख्न पर्ने मान्छे नै टाढा बनिदिन्छ र यस्तैमा आँखाबाट झर्ने प्रत्येक थोपा आँसुहरूले आफ्नो अतीत दर्शाइरहेको हुन्छ र त्यो अतीत पखाल्न सकेको हुँदैन त्यो आँसुले जति जति थोपा झर्दै जान्छ उति झन् याद ताजा बनाइदिन्छ त्यसैले त्यो आँसुको मतलब छोडेर जानेलाई हुँदैन भने सम्झिएर आँसु किन बगाउने मित्र अमूल्य आँसुका दाना उसको लागि पानी बराबर पनि नभएपछि छाडेर जानेहरूलाई तडपिएर जिन्दगीलाई बिगार्नु अनुचित छ त्यसैले छाडेर जानेहरूलाई हात हल्लाएर बिदाई दिन सक्नुपर्छ र आगामी सुन्दर जिन्दगीका पदचिन्हहरू पहिलाउँदै अगाडि बढ्नु नै वास्तविक जिन्दगीको एउटा नियमको परिधिभित्र रहनु पर्दछ मित्र धन्यवाद इसारा प्रधानलाई यो मुटु मुटुसुनी मुक्तको लागि सरोज चौलागाईको मुक्त यति बेला हिजो बगर जस्तो आज छाला जस्तो हिजो बगर जस्तो आज छाला जस्तो भोलि भइदिन सक्छ जिन्दगी धुकाल जस्तो बगैँचाबाटै दिन प्रतिदिन लुटिँदा भमराहरू बगैँचाबाटै दिन प्रतिदिन लुटिँदा भमराहरू फुल देख्यो कि अचेल लाग्छ दलाल जस्तो फुल देख्यो कि अचेल लाग्छ दलाल जस्तो भोलि भइदिन सक्छ जिन्दगी धोकाल जस्तो हिजो बगर जस्तो आज छाल जस्तो यो जिन्दगी कसरी बित्छ यसको परिभाषा पनि त्यही अनुसार अगाडि बढ्ने गर्दछ मित्र हाँसै हाँसोमा जिन्दगी व्यतीत गर्नेहरूका लागि जिन्दगी खुसी हो अनि आँसुमा जिन्दगी व्यतीत गर्नेहरूका लागि जिन्दगी पीडा हो दुःख हो कष्ट हो त्यसैले समयअनुसार जिन्दगीको परिभाषा आफ्नो लागि परिवर्तन भइरहेको हुन सक्छ समग्रमा सुख दुःखको समायोजनलाई मिलाउँदै मिलाउँदै अगाडि बढाउन सक्नु नै वास्तविक जिन्दगीको परिभाषा हो धन्यवाद सलो सरोज चौलागाईलाई यो सुन्दर मुक्तकको लागि मित्र आजको लागि भने कार्यक्रम मुक्तक मधुरिमाको निर्धारित समय सकिसकेको इसारा पाएको छु आजका लागि छुट्टिनुपर्ने हुन्छ अर्को साता फेरि पनि तपाईँका मुक्तकहरूसँगै रहनका लागि पक्कै पनि हामी उपस्थित हुनेछौँ यतिन्जेलसम्म जहाँ रहेर जस्तो सुकै अवस्थामा रहेर पनि कार्यक्रम मुक्तक मधुरिमालाई सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद अनि दर्पण पारीबाट साथ दिने आत्मीय मित्र राजलाई पनि धन्यवाद तपाईँकै मित्र रामु आचार्य कार्यक्रम मुक्तक मधुरिमाको यो बसाईबाट बिदा चाहन्छु नमस्कार शुभरात्रि मिठो निधरीको कामना